उत्पत्तिको पुस्तक अध्याय सात तब परमप्रभुले नोवालाई भन्नुभयो तँ र तेरा सबै जहान जहाजभित्र जाओ किनभने यस पुस्तामा मेरो सामु तँलाई मैले धर्मी देखेको छु सबै जातका शुद्ध पशुहरू मध्येका सात जोडी अर्थात भाले र पोथी र जुन जुन शुद्ध छैनन् तिनीहरू मध्येका दुई अर्थात भाले र पोथी र पंक्षीहरूमध्येका पनि सात जोडी अर्थात भाले र पोथी समस्त पृथ्वीमा तिनीहरूका जातिहरूलाई जीवित राख्न तिनीहरूलाई तैले ल्याउनु अबको सात दिनमा म पृथ्वीमा चालिस दिन र चालिस रात पानी वर्षाउनेछु जति प्राणीलाई मैले बनाएको छु ती सबैलाई पृथ्वीबाट नाश गर्नेछु तब परमप्रभुले तिनलाई हुकुम गर्नुभए बमोजिम नोआले सबै गरे नोआ छ सय वर्षको हुँदा पृथ्वीमा जल प्रलय भएको थियो नोआ तिनका छोराहरू तिनकी पत्नी तथा तिनका बुहारीहरू जल प्रलयको पानीबाट बाँच्नलाई जहाजमा गए शुद्ध पशुहरू र अशुद्ध पशुहरू पंक्षीहरू र भुइँमा घस्रने हरेक प्राणी परमेश्वरको हुकुम बमोजिम जोडी जोडी गरी नोआ कहाँ जहाजमा आए अनि ठिक सात दिनपछि पृथ्वीमा जल प्रलयको पानी पर्न लाग्यो नोआका जीवनको छ सय वर्षको दोस्रो महिनाको सत्रौं दिनमा ठूला ठूला अगातका सब मूलहरू फुटे र आकाशका द्वारहरू खुले अनि चालिस दिन र रातसम्म पृथ्वीमा पानी परिरह्यो ठिक त्यसै दिन नोआ तिनका छोराहरू सेम हाम र यपेत तिनकी पत्नी र तिनका तीन बुहारीहरू जहाजभित्र पसे तिनीहरू र आफ्नो आजात अनुसारका सबै वन पशुहरू सबै पालिने पशुहरू भुइँमा घस्रने सबै प्राणीहरू र आफ्नो आजातका सबै थरीका पंक्षीहरू पसे जीवनको सास हुने सबै प्राणीका जोडी जोडी गरी नोआ कहाँ जहाजमा आए परमेश्वरले नोआलाई हुकुम गर्नुभए बमोजिम जहाजभित्र पसेका प्राणी भालेर पोथी गरी आए त्यसपछि परमप्रभुले जहाजको ढोका थुनिदिनुभयो पृथ्वीमा चालिस दिनसम्म जल प्रलय भइरह्यो पानी बढेर जहाजलाई उचाल्न लाग्यो र त्यो जमिनबाट माथि जान लाग्यो पानी धेरै परिरह्यो र चौपट्टै बढेर पृथ्वीमा भरिन लाग्यो र जहाज पानी माथिमाथि उत्रन लाग्यो पानी पृथ्वीमा जोरसँग परिरह्यो र आकाशमुनिका जम्मै अल्गा अल्गा पर्वतहरू ढाकिए पानी बढेर आयो र पर्वतहरूलाई सात मिटरसम्म डुबाइदियो पृथ्वीमा चलहल गर्ने सबै जीवित जीवात के पंक्षी के पालिने पशु के वन पशु के भुइँमा घस्रने सबै प्राणीहरू तथा सबै मानिसहरू मरे ओबानो भुइँमा भएका सास हुने सबै प्राणी मरे र जति प्राणी जमिनमा थिए के मानिस के पशु के घस्रने गन्तु के पंक्षी सबै मासिए तिनीहरू पृथ्वीबाट मासिए केवल नोआ र जतिजना तिनीसित जहाजमा थिए तिनीहरू मात्र जीवितै रहे अनि पृथ्वीमा पानी एक सय पचास दिनसम्म रहिरह्यो।